लघुकथा कविता मुक्तक चुटकिला अभिनय गीत गजल हाइक्यु साथै अन्य सम्पूर्णको सम्मिश्रण एउटै कार्यक्रम इन्द्रेणी रेडियो सानी भेरी एफएम उनानब्बे थोप्लो दुई र एक सय थोप्लो आठ मेगा हर्सका साथै रेडियो भेरी डट कम मार्फत संसारैभरि नेपाली लोकदोहोरी तथा सदाबहार आधुनिक गीतहरूसँगै महेश केसीको यो साथ प्रत्येक साताको शनिबार बिहान नौ बजेको समाचारपछि विविध प्रतिभाको सङ्गम विविध प्रतिभाको आगनी कार्यक्रम इन्द्रेणी लिएर सुख दुःख सार्दै माया प्रीति गाँस्दै उकाली ओह्राली अनि भन्ज्याङ चौतारी हुँदै तपाईँको रेडियो सेटमा गुन्जिन साप्ताहिक रेडियो कार्यक्रम इन्द्रेणी इन्द्रेणी सम्म सबको माझा नमस्कार नमस्कार अनि शुभ प्रभातका साथमा यहाँका लागि अमिट माया सुन्दर सम्झनाका साथमा सुस्वागतम विविध प्रतिभाको सङ्गम विविध प्रतिभाको आगनी रेडियो कार्यक्रम इन्द्रिणीमा प्रविधि कक्षबाट चन्द्र कौर अनियर कक्षबाट म महेश केसी सुख दुःख साट माया प्रीति गाँच्न उकाली ओह्राली अनि भन्ज्याङ चौतारी हुँदै ठिक्क एक सातापछि आएका छौँ आज पनि रेडियो सानी फेरि एफएम उनानब्बे थप्लो दुई र एक सय थप्लो आठ मेघर्जका साथै इन्टरनेट अनलाइनमा रेडियो सानीभेरी डट कम लगन गरेर हामीलाई सुन्दै हुनुहुन्छ यहाँहरूले रेडियो सानीभेरी डट कम लगन गरेर हाम्रो कार्यक्रमलाई तपाईँलाई आफूलाई फुर्सद भएको बेलामा क्लिक गरेर सोझै अथवा डाउनलोड गरेर सुन्न सक्नुहुन्छ यो पनि सुविधा यहाँहरूको लागि छ जो जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ अर्थात् रहनु भएको छ त्यही अवस्थालाई सुगानुभूति गरेर बस्नुहोला है साथीहरू तपाईँका विविध प्रतिभाको सङ्गालो आगनी र मझेरी हो कार्यक्रम इन्द्रेणी महिला सहभागी साथीले शून्य अठासी पाँतिस दुई सय एकानब्बे पुरुष सहभागी साथीले चाहिँ शून्य अठासी पाँतिस दुई सय बयानब्बे डायल गरेर आउन सक्नुहुन्छ हाम्रो कार्यक्रममा मुक्त कथा कविता गीत गजल जे छ यहाँहरूसँग प्रतिभा हामीलाई सुनाउन सक्नुहुन्छ तर केही गतिलो इज्जतिलो सुन्दर भव्य र दिव्य प्रतिभा चाहिँ हुनुपर्छ है मित्र भन्ने कुरा त यहाँलाई थाहा नै छ केही लिएर आउनुहोला खाली खा चाहिँ नआउनुहोला भन्ने कुराको अनुरोध गर्छु एकदमै चिसो चिसो मौसम छ बिस्तारै यो घाम पनि लागेको हो कि नलागेको हो कि जान थालेको हो कि आउन थालेको हो भन्ने अहिलेसम्म थाहा नहुने गरी लागेको छ अनि चिसो चिसो मौसममा फेरि लगनको बेला छ मङ्सिर महिना जो पर्यो एकदमै तातो खानुहोस् न्यानो लगाउनुहोस् आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् मङ्सिरे लगनलाई छपक्क छोपेर वैवाहिक बन्धनमा गाँसिनुभएका हिजो अस्तिको लगनमा अनि अब भोलि आज पर्सि निकपर्सीको लगनमा जो जो गाँसिँदै हुनुहुन्छ नयाँ जोडीको रूपमा वैवाहिक जीवन सुरुवात गर्दै हुनुहुन्छ तपाईँहरू सबैलाई अत्यन्त धेरै शुभकामना संसारको सबैभन्दा सुन्दर र सुखी जोडी भन्नुहोला मेरो पनि अत्यन्त धेरै शुभकामना पुनः यहाँहरूका लागि फन्दै यसपालि झ्याइ पार्न लाग्नुभएका तपाईँ सबैका लागि आउनुहोस् आरम्भमा सुनु यो मिठो गीत मायाको डोरीले तिमीलाई बाँधौँला टुनाको धुन अहिले मोहनीलाई देउला यसपालि त ज्यान जाला छोड्दिन यो कुरा भनिदेऊ सबैलाई පිරිසම් අකලා හොයේදා සුතන් පන් छोड्दिन यो कुरा भनिदेऊ सबैलाई <laughs> एकदमै मिठो गीत हामीले यहाँनिर राखिन्छ यसपालिको लगनमा नछोडेर विवाह गरेर झ्याइ पारेर भाग्नेको को हुनुहुन्छ यो गीत यहाँहरूका लागि अलि धेरै समर्पण हामीले गरेका थियौँ कार्यक्रम इन्द्रेणी यहाँहरू सुन्दै हुनुहुन्छ सँगै छौँ हामी यहाँहरूसँग यहाँहरू पनि हामीसँग सँगै हुनुहुन्छ होला है भन्ने कुराको विश्वास यहाँहरूका माझमा राख्दै एकदमै सुनिरहनुभएका साथीहरूको साथमा यो साङ्गीतिक प्रस्तुतिहरूले न्यानोपन दिने प्रयास हामी गरिरहेका छौँ बाँकी यहाँको जिम्मा तातोको लागि के के गर्नुपर्छ सबै गर्नु होला तातो खानु होला न्यानो लगाउनु होला भन्ने कुराको अनुरोध गर्दै दुईवटा नम्बर छन् हामीसँग शून्य अठासी पाँतिस दुई सय एकानब्बे यो चाहिँ महिला सहभागी साथीहरू आउने बाटो शून्य अठासी पाँतिस दुई सय बयानब्बे यो चाहिँ पुरुष सहभागी साथी आउने बाटो है कोही साथी हुनुहुन्छ कार्यक्रमको फर्स्ट कलर उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार यो चिन्तनको बालापन घट्न मात्रै देऊ उमेरले नि विश्वास पर्छ घट्न मात्रै देऊ बिहे गर्ने मामिलामा त्यति हतार नगरन बिहे गर्ने मामिलामा त्यति हतार नगरन यो चिन्तनको बालापन घटना मात्रै देऊ उमेरले नि विश्वास पर्छ घटना मात्रै देऊ बिहे गर्ने मामिलामा त्यति हतार नगरन अर्ख अझै दाइजो पर्था हट्न मात्रै देऊ नमस्ते वारे वा केशर चिन्तन केसीजी हजुर हजुर एकदमै त्यसो भए दुई चार वर्ष सुर छैन यहाँको पनि <laughs> दाइजूको बाहना बनाएर पन्चिन खोज्नु भएको त होइन दारी जुङ्गा आइसके बुढो भइसक्नु भइसक्नुभयो अब त झ्याइ पार्ने झ्याइ पार्ने बेला भएन र भने <laughs> <laughs> अब त मेरो त के भन्छ अनि हजुर त हजुरबुवा भन्ने जस्तो भइसक्नुभयो भनेर भन्नु भएन होइन अब कार्यक्रम हिँड्दै नै सुनिराखेको मध्ये कोही हुनुहुन्छ भने मस्जिदको लागि जनहितको लागि जारी सन्देश मैले त अझै नभनौँ है हाम्रो गोप्य कुरा हामीसँगै राखौँ केशरजी हजुर हजुर विवाहको कुरा गऱ्यो भने त्यतिकै रमाइलो हुने क्या है त्यही त नि अब कुरा गरे पनि रमाइलो हुने गरे चाहिँ कति रमाइलो होला है बाँकी आठ पेजमा केसरजी के छ हाल खबर एकदम ठिकै छ आज हल्का बादल लागेको छ अब तोरी फुल्न लागेको छ जमिनतिर आकाशतिर बादल आकाशमा बादल धरतीमा तोरी फुल्दैछ के गरौँ होइन यो दिन काटौँ आकाशमा बादल धरतीमा तोरी यो दिन काटौँ कसरी भन्नु पर्ला जस्तो भइसकेछ होइन <laughs> केसरजी अरू सबै ठिकै अरू सबै ठिकै तातो पानी खानुहोस् इन्देनी कार्यक्रमको आगमनले आजको बादल पनि आकाशमा बादल जस्तो भएको छ रे बाप फेरि मक्ख पारिदिनु भयो एनिवाय आकाशको बादल लागे पनि मनको बादल सदैव छ्याङ्ग भएर फाटोस् मनको आकाशमा सदैव ताराहरू चम्किन् सूर्यहरू चम्किन् भन्ने कुराको कामना गर्छौँ होइन एकदम राम्रोसँग बस्नुहोला मौका मिलेछ भने यसपालि झ्याइ पार्ने झ्याइ पार्ने नत्र भने नेक्स्ट इयर अरू वर्षहरूमा पनि झ्याइ पार्न सकिन्छ होइन वैशाखमा पनि लगन झ्याइ कुरा हो त्यति हतार फागुनमा पनि झ्याइ पार्न सकिन्छ वैशाखमा पनि झ्याइ पार्न सकिन्छ होइन मन हुन पर्यो मन भयो भने लगन आफै जुट्छ होइन ल केशरजी आइदिनु भयो धेरै धेरै धन्यवाद मिठो मुक्तक पनि हामीले सुनि नै सकेका छौँ छुट्यौँ है नमस्ते केशर चिन्तन केसी हुनुहुन्थ्यो कहाँबाट त उहाँलाई सोध्नै बिर्सेछु अत्यन्त हाम्रो नियमित साथी हुनुहुन्थ्यो कहाँबाट हजुर सल्यानतिरबाट सम्भवतः अर्को साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नाम भन्नुहोस् कहाँबाट को बोल्दै हुनुहुन्छ झुलादेखि के पुन भन्नुभयो सपनाजी के छ हाल खबर पल्नु घर ओल्नु घर कतै विवाहको लगनमा झ्याइ पार्ने काम भइरहेछ कि छैन छैन होइन <laughs> अनि सपनाजी के गर्नुहुन्छ झुलामा बस्ने पट्ने सो राम्रोसँग बस्नु होला बस्नुभन्दा अगाडि राम्रोसँग पढ्नु होला होइन अनि झुलातिर एकदमै सुनाउ सुनाउ लाग्ने खालको नयाँ खबर चाहिँ के छ खासै त्यस्तो त केही पनि छैन दादा अब तोरी फुलिरहेछ त्यही हो तोरी फुलिरहेछ त्यति हो होइन यसपालि तोरी मात्रै फुलेछ कि क्या हो त्यो गहुँ चाहिँ उम्रेन चाहिँ कि क्या हो <laughs> फुलेको मात्रै देख्दिने गाउँ उम्रेको चाहिँ नदेख्ने हुन्छ अब त्यो तोरीको साग खाने बेला पनि भयो होला होइन एनिवे हरियो सागपात खाएर एकदम तन्दुरुस्त बन्नु होला होइन हामी कामना गर्छौँ अनि सपनाजी के चाहिँ लिएर आउनु भएको छ हाम्रो लागि सुरु गर्नुहोस् मेरो सामु अन्तै माया माया र के भयो मेरो मेरो सामु अन्तै नयाँ लायौ र त के भो जिन्दगीमा जुठा कसम खायौ र त के भो मेरो सामु अन्तै माया लायौ र त के भो जिन्दगीमा जुठा कसम खायौ र त के भो मलाई छोडी अर्कैसँग नाता जोडिए हौ तिमीले मलाई मलाई छोडी अर्कैसँग नाता जोडिए हौ तिमीले उहीसँग आज धोका पायौ र त के हो जिन्दगीमा जुठा कसम खायौ र त के हो यति नै धोका दिने माया धोका खाने माया नलागेको जाति है <laughs> सपनाजी छुट्यौ नमस्ते सपना फुन झुलाबाट आउनुभएको थियो छुटेका छौँ उहाँसँग नेक्स्ट कलर हजुर नमस्कार हजुर दादा दर्शन नमस्ते हजुर कहाँबाट कसको आवाज हजुर म छिवाङको बस्तीदेखि हो जीवन खड्गा जीवनजी के छ खबर हजुर सबै ठिकै छ यतातिर त हजुर पुगेछ एकदम ठिकठाक छ हाम्रो छिवाङ भनेपछि त अलिअलि माछा पनि खान पाइन्छ होला त्यतातिर आजभोलि होइन हजुर मेरो दोपाइतिर पर्छ अलि ए माथि चाहिँ पर्छ ठिकै छ नि अनि यहाँले चाहिँ के गर्नुहुन्छ छिवाङमा हजुर म अध्ययन हो लौ अध्ययन राम्रोसँग गर्नु होला एकदमै धेरै शुभकामना यहाँलाई होइन अनि जीवनजी के लिएर आउनु भएको छ हाम्रो लागि हजुर सानो गजल लिएर ल सुरु गर्नुहोस् ल माया लाख मुरी लिएर आयो जीवनमा माया लाख मुरी लिएर आयो जीवनमा विरतीको बोट ढाल्ने हुरी लिएर आयो जीवनमा माया दिँदा दिँदै पनि भए जति माया दिँदा दिँदै पनि भए जति हैसियत मिलेन छोट बनी छुरी लिएर आयो जीवनमा माया दिँदा दिँदै पनि भए जति हैसियत मिलेन छोट भनी छुरी लिएर आयो जीवनमा मरे भने त स्वर्गमै पुगौँला मरे भने त स्वर्गमै पुगौँला जेल नभेटिने दुरी लिएर आयो जीवनमा दुई दिनको जालमा पार्यौ मलाई दुई दिनको जालमा पर्यो मलाई कस्तो माया निष्ठुरी लिएर आयो जीवनमा माया लास मुरी लिएर आयो जीवनमा बोट ढाल्ने घुरी लिएर आयो जीवनमा हजुर यति नै धोका धडीकै गजल किन हुन्छ धोका दिने मायाको मलजल किन हुन्छ है छुट्यौँ जीवनजी नमस्कार हुनुहुन्थ्यो जीवन खड्का छिबाङबाट गजल सुनाएर जानुभयो अर्को साथी हुनुहुन्छ भने चन्द्र लिहालौँ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म मुरुदेखि पविता परियार प्रकृति पविताजी के छ खबर हजुर यता त एकदमै ठिकै छ बरु त्यता भन्नुहोस् त दाके छ एकदम ठिकठाक छ प्रकृति भनौँ कि पविताजी भनौँ जो भने पनि हुन्छ दादा राम्रा मान्छेलाई जे भने पनि हुन्छ होइन राम्रो मान्छे हो नि तपाईँ खै दादा मैले भन्दै नि त अब राम्रो मान्छे हो भन्नुहोस् न पविताजी के गर्नुहुन्छ यहाँले मुरुमा पढ्ने दादा पढ्ने हो लौ राम्रोसँग पढ्नु होला एकदमै धेरै शुभकामना अनि के छ हौ मुरुतिर नयाँ ताजाहरू हजुर एकदमै ठिकै छ अनि यताउति कतै तोरीहरू गहरू ठुलो हुँदैछन् अनि घाम आज अलिकति बादलो गरेको छ चिसो बढेको छ हो है चिसो बढेको छ तातो खानुहोस् तोरी फुलेको छ गहुँ उम्रेको छ त्यसैमा रमाएर बस्नुहोस् अत्यन्तै धेरै शुभकामना यहाँलाई होइन अनि पविताजी हाम्रो लागि के लिएर आउनु भएको छ हजुर गजल लेखेको छु भन्नुहोस् है दादा हो हजुर लु सुरु गरौँ हजुर कति मैसली लामी भो हटियामा हेर कति मैसली लामी भो हटियामा हेर हाम्रो दिदी बहिनी बिक्री भएको छिन् रुपियाँमा हेर हाम्रो दिदी बहिनी बिक्री भएको छिन् रुपियाँमा हेर व्यवसाय छैन कुनै न त जागिर व्यवसाय छैन कुनै न त जागिर पेट पाल्न राखी जीवन अडियामा हेर पेट पाल्न राखी जीवन अजियामा हेर हाम्रो दिदी बहिनी बिक्री भएछन् रुपियाँमा हेर तिर्खाएका फटाहरू जताततै बाटो छिक्छन् तिर्खाएका फटाहरू जताततै बाटो छिक्छन् अस्मिता नै लुटिएको फरियामा हेर अस्मिता नै लुटिएको फरियामा हेर हाम्रो दिदी बहिनी बिक्री भएको रुपियाँमा हेर काँडी तारको जालबाट कहिले फुकाउने उसलाई काँडे तालको जरबाट कहिले उसलाई आँसुसँगै रगत खस्छ तकियामा हेर आँसुसँगै रगत खस्छ तकियामा हेर हाम्री दिदी बहिनी बिक्री भएछन् रुपियाँमा हेर दुखीको सुन बुझ बेथालाई दुखीको सुन बुझ बेथालाई अब नेता चाक राख दुनियाँमा हेर अब नेता चाक राख दुनियाँमा हेर हाम्री दिदी बहिनी बिक्री भएछन् रुपियाँमा हेर हो नपत्याए आफ्नै एरियामा हेर को नपत्तै आफ्नै एरियामा हेर हाम्रो दिदी बहिनी भएको थिएन रुपियाँमा हेर कति बैस लामीको हतियामा हेर हजुर यति नै जाली फटाहा धेरै छन् जोगिएर बस्नुपर्छ अत्यन्त मिठो गजलका लागि यहाँलाई धेरै धेरै धन्यवाद छुट्यौँ है नमस्ते पविता परियार प्रकृतिजी मुरुबाट अत्यन्त मिठो गजल सुनाएर जानुभयो उहाँलाई धन्यवाद दिन्छौँ कार्यक्रम इन्द्रिणी यहाँहरू सुन्दै हुनुहुन्छ एकदमै जहाँ हुनुहुन्छ खुसी भएर बस्नुहोस् हाँसिरहेर बस्नुहोस् मेरो कामना यहाँका लागि यति रहन्छ शून्य अठासी पाँतिस दुई सय बयान एकानब्बेमा महिला सहभागी साथी शून्य अठासी पाँतिस दुई सय बयानब्बेमा पुरुष सहभागी साथी आउन सक्नुहुन्छ हाम्रो कार्यक्रममा अहिले भने भने हामी यहाँनिर एउटा मिठो गीत यहाँनिर क्लिक गर्छौँ निकै समधुर सङ्गीत छ गुलाम अलीको स्वरमा किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ नबोलेरै जति हेर्छौ उति हिस्सी लाग्छ यो मिठो गीत मात्र यहाँका लागि किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ त्यो तस्विर मलाई निको लाग्छ नभुलेर जति हेर्छौ उति हिसी लाग्छ आँध्यारोमा रात बिच तारा पिछे घुम्छ जुनलीमा जुनसित ओर्ली मुख चुम्छ किन किन तिम्रो तस्विर मलाई नि एक लास ठाउँमा त्यो साथी मेरै भन्छ आधा पनी पनि में हुन्छ एक लास ठाउ मात्यो साथी मेरे मेरै बन्छ पनी रातमा में पनि प्रभात को प्रभात को मिर मिर भूसा जब हुन्छ किन किन तिम्रो तस्विर मलाई निको लाग्छ जब माया गर्ने मान्छे टाढा टाढा टाढा दूर दूर हुन्छ नि त्यही एउटा सम्झना हो तस्विर साथमा राखेर हाँस्न सक्ने गीतले अत्यन्त धेरै भनिसक्यो म भन्दिनँ यहाँहरूलाई अत्यन्त धेरै स्वागत छ कार्यक्रम इन्द्रिणी यहाँहरू सुन्दै हुनुहुन्छ हामी छौँ यहाँहरूको साथमा यहाँहरू हुनुहुन्छ हाम्रो साथमा र त यो समय पल रङ्गीन भइरहेको छ यादगार भइरहेको छ सम्झना योग्य भइरहेको छ मेरा आदरणीय सबै श्रोतालाई यहाँनिरबाट नमन गर्छु धेरै अत्यन्त आदरणीय व्यक्तित्वहरू जो रेडियोमा मलाई सुनिरहेको छु भन्दै हुनुहुन्छ हुनुहुन्छ अन इयरमा म च्याटमा पनि छु यहाँहरूले मलाई भनि नै रहनु भएको छ सो सबैजनाहरूलाई धेरै धेरै स्वागत गर्दै कार्यक्रममा कोही साथी हुनुहुन्छ हाम्रो दैलोमा ढकढक ढकढक उहाँलाई म भित्र बोलाउँछु हजुर नमस्कार नमस्कार हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सल्यानदेखि मनोज विक हजुर के छ खबर एकदम ठाक छ हाम्रो विमलजीले चाहिँ सल्यानमा के गर्नुहुन्छ सरी <laughs> मनोजी सरी अनि मनोजीले चाहिँ के गर्नुहुन्छ सल्यानमा राम्रोसँग बस्नुहोला अत्यन्त धेरै शुभकामना अनि के छ बामेतिर सल्यानतिर बानीतिर त्यस्तै छ पानी नपरेर एकदमै के भन्छ त्यो टाटी पानी त पानी त अलिअलि पर्छ होइन आजभोलि त धेरै पानी पर्नु पर्दैन होइन पानी परेकै छैन त्यतिकै त्यो नै त्यत्तिकै गहुँ लगाउने तोरी लगाउने समय थियो अब के भने पाखो जमिनभरि त्यतिकै बसिरहेको ए गहुँ लगाउनु भएको छैन नै पानी नपरेर हेर्नु न कति हाकार भइरहेको नयाँ कुरा सुनियो त ठिकै छ अब एकदमै छिटो पानी परोस् तपाईँहरूकोतिर हाम्रोतिर पनि अलिअलि पानी पर्यो भने चाहिँ के भन्छ यो गाउँलाई चाहिँ राम्रै हुन्छ है हजुर हजुर राम्रोसँग बस्नु होला एकदमै धेरै शुभकामना के ल्याउनु भएको छ हाम्रो लागि एउटा सानो सायरी छ त सानो सायरी हजुर हजुर लु सुरु गरौँ आकाशमा हेर्ने जहाज जमिनमा हेर्ने ट्र्याक्टर तिमी बिमारी पर्दा म छु डाक्टर म छु डाक्टर त्यति नै अर्कोबाट चाहिँ अलिक मिहिनेत गर्नु होला है मित्र छुट्टी हुन नमस्ते मनोज बिका हुनुहुन्थ्यो सल्यान बामीबाट आउनुभएको थियो उहाँसँग हामी छुट्टी नै सकेका छौँ अर्को साथी हुनुहुन्छ भने उहाँसँग कुराकानी गर्छौँ चन्द्र हजुर नमस्कार दर्शन नमस्कार सर हजुर कहाँबाट कसको आवाज यो रुकुम झुलाको मान्छे मलेसियाबाट विषम देवको ओहो विषमजी हजुर सर स्वागत छ एकदम खुसी लाग्यो हाम्रो <laughs> तपाईँहरू जस्ता धेरै साथीहरू हुनुहुन्छ विदेशबाट मलाई भनिरहनु भएको छ अर्को नम्बर हुनु पऱ्यो विदेशका लागि हामीले फोन गर्न सकेनौँ इन्द्रेणीमा हामीले सम्पर्क गर्न सकेनौँ भनेर होइन अनि विषमजी हामी एकदम ठिकठाक छौँ हाम्रो गाउँठाउँ पनि एकदमै ठिक छ अघि झुलाको साथीहरूले पनि हामीलाई सम्पर्क गर्नुभएको थियो होइन <laughs> देश छोटी <laughs> परदेश गएको चाहिँ कति भयो अठार महिना अठार महिना है भनेपछि अठार महिनादेखि नेपाल आउन पाउनु भएको छैन झुला आउन पाउनु भएको छैन आउनु छैन छत्तिस महिनामा आउँछु भन्ने आशा छ पनि के हो थाहा छैन सर राम्रोसँग बस्नुहोस् कामधाम राम्रोसँग गर्नुहोस् आफ्नो एकदमै ख्याल गर्नुहोस् पहिले आफ्नो स्वास्थ्य ख्याल गरियो भने सबै कुरा हुन्छ परदेशमा होइन तपाईँ लगायत तपाईँ मार्फत मले मलेसियामा रहनुहुने सबै नेपाली दाजुहरूप्रति हाम्रो रेडियो सानीभरिको तर्फबाट नमस्कार सुनाइदिनु होला होइन अनि विषमजी अरू सबै ठिकै छ हजुर एकदमै सबै ठिकै थियो त आज छुट्टी थियो बसिरहेको अनि माया गरेर त्यहाँ पनि स्याटरडे बिदा हुन्छ हो हजुर सर त्यहाँ पनि शनिबारको दिन बिदा हुन्छ हो कि होइन तर यस्तो शनिबार बिदा हुँदैन तर मेरो शनिबार नै पर्छ बाँकी अरू पनि पर्दैन यस्तो हुन्छ आफ्नो ठिक छ राम्रोसँग बस्नुहोस् काम पनि राम्रोसँग काम पनि गर्नै पर्यो कामसँगै आफ्नो पनि ख्याल गर्नु पर्यो है अनि विषमजी अनि के चाहिँ सुन्छु चाहिँ हाम्रो परदेशी मित्रबाट चाहिँ है सर ल सुरु गर्नुहोस् तिम्रो माया सधैँ पाउन सकिन गरिब थिए त्यसैले धाउन सकिन यहाँ त सबै धोकेबास रहेछन् त्यसैले तचोको माया पाउन सकिन माया पनि पैसासँग दाँच्दा रहेछन् त्यसैले तिमीलाई यो दिलमा सजाउन सकिन तिम्रो माया सधैँ पाउन सकिन गरिब थिए त्यसैले धाउन सकिन यहाँ त सबै धोकेबाज रहेछन् त्यसैले त चोको माया लाउन सकिन माया पनि पैसासँग दाँच्दा रहेछन् त्यसैले त तिम्रो जीवन त्यो दिलमा सजाउन सकिन अह सर यति नै म अह धेरै धेरै धन्यवाद नेपाल आउँदाखेरि नभेटेर नजानु होला है भन्ने कुराको कामना गर्छौँ छुट्यो है विषमजी नमस्ते विषम देवकोटा हुनुहुन्थ्यो झुलाको मित्र अहिले चाहिँ मलेसियामा हुनुहुन्छ हामीलाई लामो समय हामी सम्पर्कमै रहन्थ्यौँ च्याट बक्समा चाहिँ तर इन्द्रेणीमा फोन लाग्दैन भन्ने उहाँको जहिलेको पनि गुनासो आज पुरा भएको छ उहाँसँग छुट्टियौँ नेक्स्ट कलर हजुर नमस्कार हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज दिनेश शर्मा दिनेशजी के छ खबर एकदम ठिक छ दाइ अब जाडोको मौसम भइरहेछ है है के छ थारमारेतिर हजुर थारमारेतिर ठिक छ अब नै छ अब दिन प्रतिदिन जाडोको मौसम गरिरहेको अब अरू त सुन्तला खान पाइ सुन्तला खान पाइन्छ पाइन्छ भने हामी आइन्छ पाइन्छ नि <laughs> हो अलि सल्यानको सुन्तला अलि ठुलो ठुलो हुन्छ नि होइन कोही ठुलो कोही सानो ठुलो तर ठुल्ठुलो चाहिँ मलाई राखिदिनु होला है भनेर भनेर भनियो तर कहिले आइन्छ थाहा छैन होइन अनि दिनेशजी थारमारे बजारबाटै गर्नुभयो हामीलाई जे होस् राम्रोसँग बस्नु होला एकदमै धेरै शुभकामना खुसी लाग्यो राम्रोसँग बस्नुहोस् के ल्याउनु भएको छ हाम्रो लागि <clears throat> सबैले मलाई घृणा गरे पनि तिमीलाई वा गरौ देब्रे मेरो भए पनि परु देब्रे मेरो भए पनि परु देब्रे मेरो भए पनि परु थ्याङ्क यू दाइ छुट्टी है नमस्ते दिनेश शर्मा हुनुहुन्थ्यो सल्यानबाट अलि सकिन सकि गाउनुभयो नेक्स्ट टाइम नेक्स्ट टाइम आउँदै अलिकति मिहिनेत गर्नु होला है दिनेशजी उहाँसँग छुट्टिएका छौँ नेक्स्ट कलर हजुर नमस्कार हेलो नमस्कार हजुर नमस्ते हजुर कहाँबाट कसको आवाज हजुर म प्युठानबाट हो मगर प्युठानबाट सङ्गीताजी हजुर प्युठान कुन ठाउँबाट गर्नुभयो स्वर्गधारी हामीलाई सुन्दै पनि हुनुहुन्छ आहा खुसी लाग्यो सङ्गीताजी हामी पहिलो साथी हो कि यसभन्दा अगाडि पनि हाम्रो कुराकानी भएको थियो है अनि सङ्गीताजीले के गर्नुहुन्छ प्युठान स्वर्गद्वारीमा ल केही गरेर बस्नु होला जे गर्नुहुन्छ त्यो सुन्दर होस् भव्य होस् दिव्य होस् अत्यन्त धेरै शुभकामना है अनि सङ्गीताजी अब सङ्गीताजीलाई सङ्गीत मन नपर्ने त कुरै भएन होइन <laughs> अनि एकदमै धेरै खुसी लाग्यो आज तपाईँसँग बोल्न पाउँदा रुकुमभन्दा वरिपरिका प्युठान रोल्पा जाजरकोटको साथीहरूले पनि हामीलाई सम्पर्क गर्नुहुन्छ खुसी लाग्छ होइन अनि सङ्गीताजी अब फोन त फेरि लाग्ला नलाग्ला हामीलाई सुन्नु होला अरूलाई पनि सुन्न भन्नु होला इन्द्रेणी मात्र होइन रेडियो सानीभरि पनि है के चाहिँ लिएर आउनु भएको छ हाम्रो लागि गीत गाउन पाइन्छ कि एकदम पाइन्छ हजुर ल सुरु गरौँ हुन्छ ल तिमीले कसम खाएर बोलेको त्यही कसमले छ मलाई बोलेको तिमी मेरो मतिम्रो तिम्रो हुम्ला भनेको म तिम्रो हुन सकिन सानो सँगसँगै हसम्ला र रुम्ला भनेको तिमी मेरो म तिम्रो हुम्ला भनेको म तिम्रो हुन सकिन सानो सँगसँगै ल ठिक छ धन्यवाद है सङ्गीताजी छुट्यौँ नमस्ते सङ्गीता मगर प्युठान स्वर्गदारीबाट हामीलाई सम्पर्क गर्नुभएको थियो उहाँसँग हामी छुट्टी नै सकेका छौँ नेक्स्ट कलर हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट कसको आवाज ए फेरि भन्नुहोस् त एकपटक नाम चाहिँ लाचार हजुर कस्तो नाम राख्नु भएको <laughs> तर तपाईँको वास्तविक नाम पनि भनिदिनुहोस् विवास ओली है विवास ओलीजी हजुर के छ रोल्पातिर केरा पनि पाकिरहेछ <laughs> हाम्रो लागि है केरा चाहिँ मलाई एकदम मनपर्छ केरा हो तपाईँलाई चाहिँ कति मिठो लाग्दैन होला है केरा नि एकदम खुसी लाग्यो अनि रोल्पा राङ्सीमा चाहिँ यहाँले के गर्नुहुन्छ ए अध्ययन पो हो हजुर लौ राम्रोसँग गर्नु होला एकदमै धेरै शुभकामना होइन हजुर केरा सुन्तला हरियो फलफुलहरू खाएर एकदम ज्यान बनाउनु होला होइन हजुर अनि अनि के चाहिँ लिएर आउनु भएको छ त हाम्रो लागि म त सानो मुख राख्छु दादा आज मैले तयारी पनि थिइनँ त्यही भएर सुरु गरौँ हजुर ल लाग्यो कुस लाग्यो के गर्नुपर्छ अब मङ्सिर लाग्यो कुस लाग्यो के गर्नुपर्छ अब दुईजनाको मिलन एक जोडी तर्नुपर्छ अब दुईजनाको मिलन एक जोडी तर्नुपर्छ अब सँगै र सारा सँगै र सारा सत्य कसम बाजा कसम छोड्नुपर्छ अब सत्य कसम बाचा कसम पर्छ अब भङ्सिर लाग्यो उस लाग्यो के गर्नुपर्छ अब यति नै एउटा बसाइ पर्छ झ्याइ पर्छ है एकदमै धेरै शुभकामना विवश लाचार ओलीजी राङ्सी रोल्पाबाट हामीलाई फोन गर्नुभएको थियो उहाँसँग छुटिएका छौँ कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयो समयले जवानी यो लुटेपछि आयो शीतल कादम्बिनीको शब्द शिव परियारको स्वर अबको पालोमा यहाँका लागि उठेपछि आयो कहाँ थियो तिमी उठेपछि आयो समयले समयले जवानी यो लुटेपछि आयो समयले जवानी यो लुटेपछि आयो थियो उठेपछि आयो समयले जवानी यो लुटेपछि आयो समयले जवानी यो लुटेपछि आयो गर्नुहुन्थ्यो यात्रा तिमी रामा सँग सँगै गर्नुहुन्थ्यो यात्रा जिन्दगीलाई बोक्ने गाडी जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयो समयले जवानी उल्टे कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो समयले जवानी यो लुटेपछि आयो आई मिन सबैको वक्त हुन्छ सबैको बेला हुन्छ समय छुटेपछि छुट्यो समय हाम्रो बसमा छैन सो यसै यसै खालको गीत हामीले यहाँनिर क्लिक गऱ्यौँ एकदमै इन्जोय यहाँले गर्नुभयो होला भन्ने कुराको अनुरोध आशा अपेक्षा मैले लिएको छु eighty nine point two and hundred point eight mega यहाँले हामीलाई सुन्दै हुनुहुन्छ रेडियो सानीबेरी डट कम लगन गरेर पनि हामीलाई सुन्दै हुनुहुन्छ शून्य आठ आठ पाँच तिन शून्य दुई नौ एक यो महिला सहभागी साथीका लागि शून्य आठ आठ पाँच तिन शून्य दुई नौ दुई यो चाहिँ पुरुष सहभागी साथीका लागि दुईवटा नम्बर हामीसँग छन् इन्द्रेणी सुन्नका लागि यहाँहरूले रेडियो सानीभेरी डट कम लगन गरेर आफूलाई फुर्सद भएको बेलामा सुन्न सक्नुहुन्छ अथवा डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्ने सुविधा यहाँहरूको लागि छ रेडियो सानोभेरी डट कम लगन गर्नुहोला है साथीहरू अनि सँगसँगै अर्को कुरा हामी अब रुकुमबाट हाम्रो आवाजलाई ब्रोकास्ट गरिरहेछौँ एउटा खुसीको कुरा के छ भने अब आगामी दिनमा यसलाई अलिक पृथक बनाएर अलिकति व्यापक बनाएर भनौँला आज चाहिँ छोटोमा म यहाँहरूलाई निम्तो दिन चाहन्छु रुकुम भ्रमण वर्ष दुई हजार बहत्तरी चलिरहेको छ सो दुई हजार बहत्तरीलाई रुकुम भ्रमण वर्ष हामीले को रूपमा हामीले सेलिब्रेट गरिरहेका छौँ जिल्लाका पर्यटकीय क्षेत्रहरूको भ्रमणका लागि रुकुम जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरू छन् स्यारपुताल कमलताल सिस्ने हिमाल सानी भेरी गरी र रुकुम जिल्लाका हरेक ठाउँहरू आफैमा पर्यटकीय सुन्दर स्थलहरू हुन् हिजो लामो समय युद्धबाट थिलो थिलो बनेको जिल्ला बिस्तारै शान्ति समुन्नतिसँगै उन्नतिका लागि माथि उठ्दैछ यहाँहरूको पनि आफ्नो आफ्नो ठाउँबाट जति सकिन्छ कन्ट्रिब्युसन यहाँहरूको रहनेछ म जिल्लाका विभिन्न ठाउँका लागि भ्रमणका लागि म जिल्लाका विभिन्न स्थानमा रहनुभएका तपाईँहरूका लागि र सबैलाई म हार्दिक आमन्त्रण गर्छु रुकुम जिल्ला भ्रमणका लागि निम्तो भयो है यहाँहरूलाई यो भ्रमण वर्षमा आउनु होला अलिकति नाकाबन्दीले आवत जावत असहज भएको अवस्था छ तैपनि हामीले रुकुम जिल्लामा चाहिँ यो भ्रमण वर्ष अवधिभरि यात्रालाई सहज बनाएर रुकुम जिल्लाका विभिन्न ठाउँ भ्रमणका लागि केही सहजताको लागि व्यवस्था गरिएको छ यहाँहरूलाई सबैलाई रुकुम भ्रमण वर्षको यो सुन्दर सुन्दर सुन्दर बेलामा यो दुई हजार बहत्तरी मात्र होइन सबै सबै बेलामा हामी यहाँलाई धेरै धेरै स्वागत गर्छौँ यो निम्तो यहाँहरूका लागि बाँड्दै कार्यक्रम इन्द्रेणीमा कोही साथी हुनुहुन्छ अन्तिम अन्तिम बसाइमा छौँ हामी उहाँहरूसँग कुराकानी गर्छौँ हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज धर्म परिवार धर्म कि धर्म धर्म है के छ खबर थारमारीबाट अघि एकजना अर्को साथी पनि आउनु भएको थियो क्या अरे ओहो अनि तपाईँले चाहिँ थारमारी कहाँबाट गर्नुभयो त बजारतिरबाट हो हजुर बजारनिरै भन्नुपर्छ खुसी लाग्यो हाम्रो रेडियो त्यहाँ गुन्जिन्छ त्यसो भए त अनि कहिले काहीँ बसमा फुत्त फुत्त जाँदाखेरि हाम्रो रेडियो बजिरहेको सुन्न पनि पाइन्छ होला होइन अनि तपाईँको हाम्रो त्यो बाटो हो नि त रुकुमको फेरि थारमारे त होइन रुकुम भ्रमण वर्ष चलिरहेको छ यहाँलाई पनि रुकुम जिल्लामा निम्ता छ है धर्माजी के गर्नुहुन्छ के गर्नुहुन्छ यहाँले थारमारेमा अध्ययन भन्नुपर्छ ल अब तपाईँले अध्ययन भन्नुपर्छ अनि राम्रोसँग अध्ययन गर्नुपर्छ शुभकामना है अनि के लिएर आउनु भएको छ हाम्रो लागि गीत गाउँदै पो हुनुहुन्थ्यो त फोन कटेर गयो उहाँसँग छुट्टी पनि सकेका छौँ धर्म परियार सल्यान थारमारेबाट गीत गाउँदा गाउँदै फोनले साथ दिएन अर्को साथी हुनुहुन्छ हजुर नमस्कार हेलो दादा नमस्ते कहाँबाट कसको आवाज हजुर दादा सिवाङदेखि विवेक रोका विवेक रोका विवेकजी हजुर के छ खबर सिवाङतिर एकदम ठिक छ एकदम ठिकठाक छ हाम्रो अनि सिवाङमा यहाँले चाहिँ के गर्नुहुन्छ म अध्ययन गर्दैछु दादा राम्रोसँग अध्ययन गर्नु होला अरू केही नयाँ ताजा छ सुनाउन मिल्ने हामीलाई नयाँ ताजा त्यस्तो त छैन भनौँ खुसी लाग्यो के चाहिँ के चाहिँ लिएर आउनु भएको छ हाम्रो लागि हजुर दादा म एउटा गीत गाउँछु अल्लाह सुरु गर्नुहोस् फोन लाग्दैन नम्बर काठै उनको पाछैन खबर यो मोबाइल झुटो यो मोबाइल झुटो नदेखेरै माया बस्यो नभेटेरै छुट्यो नभेटेरै माया बस्यो विवेकजी हुनुहुन्थ्यो छिबाङबाट बिचरा अलिकति दुःखमा हुनु त मिठो गीत सुनाएर जानुभयो छुटिएका छौँ आफै फोन राखेर भाग्नु भयो क्यारे अर्को साथी हुनुहुन्छ चन्द्र लिन सकिन्छ हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज देउरादेखि सिमाना खड्का सिमानाजी के छ खबर एकदम ठाक छ सिमानाजी अनि के गर्नुहुन्छ यहाँले प्योगामा लौ राम्रोसँग बस्नु होला राम्रोसँग काम गर्नु होला अरू केही नयाँ ताजा छ प्योगातिर छैन दाइ त्यस्तो नयाँ ताजा अलि गरिरहेछ पेउगातिर मात्र होइन यता हाम्रो खलङ्गातिर पनि अनि अरू अरू ठाउँतिर पनि जाडो त छ नै होइन तातो खानुहोस् न्यानो लगाउनुहोस् है अन्तिममा आउनुभयो के चाहिँ लिएर आउनु भएको छ हाम्रो लागि एउटा गीत गाउनुहुन्छ ल गाउनुहोस् यो माया दुई दिनको हाँसो हो दुई दिनको हाँसो हो अहिले मलाई हासो पासो भयो ए हजुर एक्लो परानी बाँच्ने बेला राम राम छ भनिदिनु ए हजुर मरे खरानी दुई दिनको हाँसो हो अहिले मलाई त्यही हाँसो पासो हो हे हजुर एक्लो परानी बाँच्ने बेला राम राम छ भनिदिनु हे हजुर मरे खरानी राम राम छ ए हजुर मरे खरानी एकदमै धेरै धन्यवाद सिमानाजी छुट्यौँ है नमस्ते सिमाना खड्का हुनुहुन्थ्यो पिउगाबाट आउनुभएको थियो छुटिएका छौँ उहाँसँग maybe next caller I mean last caller हजुर नमस्कार हेलो भाइ नमस्ते कहाँबाट कसको आवाज हजुर रुकुम रुकुमडुलीदेखि हाल खलङ्गाबाट टिकाराम माछामा टिकारामजी के छ खबर हजुर एकदमै आरामै अनि अन्तिममा छौँ हाम्रो एकदम ठिकठाक छ अन्तिममा छौँ के ल्याउनु भएको छ हाम्रो लागि एउटा सानो मुक्तक भन्छु ल सुरु गर्नुहोस् सधैँ साथमा रहने मान्छे छोडेर गयो कोमल मन अनि मुटु मेरो तोडेर गयो सधैँ साथमा रहने मान्छे छोडेर गयो कोमल मन अनि मुटु मेरो तोडेर गयो सायद थाहा थिएन तिमीलाई बाँच्दिन म सायद थाहा थिएन तिमीलाई बाँच्दिन म डोलीसँगै घुम्छु अनि ओढेर गयो सधैँ साथमा रहने मान्छे छोडेर गयो कोमल मन अनि मुटु मेरो तपाईँको एकदमै धेरै मिठो गजलका लागि मुक्तका लागि धन्यवाद छुट्यौँ है नमस्ते टिकाराम बाठा मगर दुलीको साथी खलङ्गाबाट हामीलाई फोन गर्नुभएको थियो उहाँसँग छुटिएका छौँ उहाँ नै आजको कार्यक्रमको अन्तिम साथी यसका साथै इन्द्रेणीको निर्धारित गरिएको निर्धारण गरिएको समय सकियो रे मलाई चन्द्र दस बज्ने आँट्यो छिटो छिटो भनेर अत्याउँदैछन् फोन गरेर रमाइलो कुराकानीसँगै सुन्दर प्रतिभाका लागि तपाईँलाई र फोन गर्न प्रयास गर्नुहुने तपाईँलाई धन्यवाद देश अनि विदेशका विभिन्न स्थान स्थानमा रहेर हामीलाई सुन्नुहुने तपाईँ सबै श्रोतालाई पनि धेरै धेरै धन्यवाद अनि अनि यहाँहरूको साथ चाहिँ सधैँभरि यसै गरी पाइरहँ भन्ने कामना पनि छ है मेरो अनि प्रविधिमा मलाई अहिलेसम्म रहेर सघाउने मित्र चन्द्रलाई पनि कति हो कति धन्यवाद <laughs> यहाँका लागि राख्छु अहिले जे गर्दै हुनुहुन्छ त्यो काम सफल होस् आजको दिन र साताका प्रत्येक पलहरू हजुरका लागि शुभ सफल सुखमय र फलदायी हुन सकुन् चिसो चिसो मौसम छ तातो खानुहोस् न्यानो लगाउनुहोस् मङ्सिरे लगनलाई झ्याइ मङ्सिरे लगनमा झ्याइ पार्न लाग्नुभएका सबैप्रति शुभकामना र बधाईका शब्दहरू पुनः अर्पण गर्दै नेपथ्यको यो मिठो साङ्गीतिक मधुर यहाँका लागि छाड्छौँ र अर्को शनिबार पुनः भेट्ने बाचाका साथ प्रविधिबाट चन्द्र र म यहाँहरूकै आवाजको सहयात्री महेश पनि साता दिनसम्मका लागि आज्ञा चाहन्छौँ जाँदा जाँदै उही कुरा है हिजो भए जस्तै माया आज भइरहोस् वर्षौँसम्म माया उस्तै ताजा भइरहोस् नमस्कार आफ्ना गाउँका खेतीबारी सबै बाजो राख्ने आफ्ना गाउँका खेतीबारी सबै बाजो राख्ने आलु पिया चाहिए पनि भारतको म पाक्ने ठिक हाम्रो बानी ए मागेर खाने हामी मागेर खाने ए मागेर खाने हामी मागेर खाने ए मागेर खाने पनि के को स्वाभिमानी ए मागेर खाने पनि के को स्वाभिमानी हामी नेपाली हैनम स्वाभिमानी हामी नेपाली हैनम स्वाभिमानी हामी नेपाली रहन्छौँ स्वाभिमानी